नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू नेपाली काङ्ग्रेस गलकोट नगर समितिद्वारा विरोध सभा सम्पन्न ताराखोला गाउँपालिकाले पूर्ण फसेद बक्स गाउँपालिका बनाउने वेलनेसको घोषणा बालमैत्री स्थानीय शासन नीतिगत अवलोकन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम रिगामा सम्पन्न मनोकामना महिला बचत तथा ऋण सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न र शिवशेखर बहुद्देश्य सहकारीले गर्यो बागलुङ बजारमा सरसफाई बागलुङ बागलुङ र पर्वत जोड्ने नेपालकी लामो झोलङ्गे पुलको उद्घाटन ओ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 देशलाई समुन्नत विकासतर्फ अगाडि बढाउन नसक्ने भन्दै जनताको भावनाको कदर गर्न काङ्ग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था आएको बताउनुभयो शर्माले पार्टीको गुटगट अन्तरसङ्घर्षका कारण प्रतिनिधि सभा विघटन भएकोले उक्त विषय अदालतमा रहेको हुँदा अदालतको निर्णयले नेपाली काङ्ग्रेसले आत्मसात गर्ने बताउनुभयो अदालतको निर्णयले कार्यान्वयन गर्दै राजनीतिले मूल प्रवाहमा ल्याउने जिम्मेवारी नेपाली काङ्ग्रेसको रहेको समेत उहाँले बताउनुभयो ने शर्माले कम्युनिस्टहरूले नकनी र झुटा आश्वासन दिन्छन् भन्ने थाहा पाई आफ्ना आस्था र विचारले बचाएर राख्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभयो नेपाली काङ्ग्रेस जिल्ला जिल्ला सल्लाहकार तथा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले संविधानमा नभएको अधिकार वर्तमान सरकारले प्रयोग गर्नु दुःखद रहेको बताउँदै प्रतिनिधि सभाको विघटन गैर न्यायिक गैर र अनुसार भएको बताउनुभयो उहाँले नेपालको सार्वभौम सत्ता जनतामा निहित रहेको बताउँदै जुनसुकै कुराको फैसला नेपाली काङ्ग्रेसले गर्ने बताउनुभयो गैरेले जनताले चाहेको सडकबाट सदन पुनः स्थापना गरेका इतिहास सम्झँदै आवश्यक परेमा नेपाली जनता र नेपाली काङ्ग्रेसले वर्तमान असंवैधानिक कदमलाई उल्टाएर संविधान कार्यान्वयन गर्न सक्ने बताउनु भयो त्यस्तै सभामा नेपाली काङ्ग्रेस नेपाल महिला संघका केन्द्रीय सदस्य तथा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउसाले नेपाली काङ्ग्रेसले सरकारले सहयोग गर्दा गर्दै पनि पार्टीभित्रको विवादका कारण दुई तिहाईको कम्युनिस्ट सरकारको असंवैधानिक गतिविधि कसैले पनि मान्ने नहुने बताउँदै त्यसको विरोध नेपाली काङ्ग्रेसले गर्नु परेको बताउनुभयो कार्यक्रममा महाधिवेशन प्रतिनिधि बहादुर श्रेष्ठ मञ्जु शर्मा चालिसी जिल्ला सदस्य मुकुन्द सिंह भण्डारी जिल्ला जिल्ला दलित विभाग प्रमुख रामप्रसाद विक नेपाल शिक्षक सङ्घ केन्द्रीय प्रतिनिधि देवेन्द्र बहादुर खत्री नेपाली काङ्ग्रेस कलको बागलुङ क्षेत्र नम्बर दुईका पूर्व के क्षेत्रीय सभापति घनश्याम गौतम नेपाल विद्यार्थी संघ जिल्ला सदस्य मन बहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रम नेपाली काङ्ग्रेस गलको नगर सभापति नारायण ध्वज मल्लको अध्यक्षता उपसभापति एनके प्रसाद सापकोटाको स्वागत तथा नेपाली काङ्ग्रेस कलकत्त नगरपालिकाका सचिव बेरजङ भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो वेलनेस टिमले ताराखोला गाउँपालिकालाई पूर्ण फर्स्ट एड बक्स युक्त युक्त नमुना गाउँपालिकाले बनाउने घोषणा गरेको छ टिमकी अध्यक्ष नितु खड्काले एक विज्ञप्ति प्रकाशित गर्दै ताराखोला गाउँपालिकाभित्रका दुई हजार दुई सय घर निशुल्क फर्स्ट बक्स उपलब्ध गराउने घोषणा गर्नुभएको छ ताराखोला गाउँपालिकालाई सबै घरमा फर्स्ट एड बक्स भएको नेपालकै नमुना गाउँपालिका बनाउने घोषणा गर्दै खड्काले सहयोगका लागि सबैमा अपिल गर्नुभएको छ विगत तिन महिनादेखि ताराखोला गाउँपालिकाको कोभिड उन्नाइस अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत रहँदै आउनुभएको कि उहाँले आफूले पाउने तलबको सत्तरी प्रतिशत हिस्सा यो अभियानमा लगाउने समेत उल्लेख गर्नुभएको छ ताराखोला गाउँपालिकामा बसोबास गर्दै आउनुभएका सबै जनतालाई स्वास्थ्य जागरूकता होस् पनि माघ एक गतिबाट स्वास्थ्य जागरूक कार्यक्रम दुई हजार नामाकरण गरेर ताराखोला गाउँपालिकालाई नेपालमै पहिलो फर्स्ट एड बक्स भएको नमुना गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको छु उहाँले भन्नुभयो त्यसका लागि म तीन महिनादेखि कार्यरत रहेका ताराखोला गाउँपालिका कोभिड उन्नाइस अस्पतालबाट आउने तलबको सत्तरी प्रतिशत तलब यो अभियानमा खर्च गर्नेछु उहाँले यो अभियानमा सहयोग गर्न विभिन्न सङ्घ संस्था कम्पनी ब्याङ्क तथा अन्य इच्छुक व्यक्तिलाई हरेक घर फर्स्ट एड बक्स भएको नमुना गाउँपालिका बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ वेलनेस टिमले विगत दुई वर्षदेखि फर्स्ट एड बक्स वितरणको कार्यक्रम गर्दै आएको छ प्राथमिक उपचार सामग्री सहितको बक्स हरेक नागरिकको घरमा हुँदा सामान्य स्वास्थ्य समस्या आउँदा बित्तिकै प्राथमिक उपचार पाएपछि धेरैको अकालमा ज्यान जानबाट जोखिम जोखिने जोगिने वेलनेसको विश्वास रहेको छ बालबालिकामा गरेको लगानी ल्याउँछ सुनौलो बिहानी बालमैत्री स्थानीय शासन नीतिगत अवलोकन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम आज गलकुट नगरपालिका वडा नम्बर एघार रिघामा सम्पन्न भएको छ कार्यक्रममा गलकुट नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोताले कार्यक्रमको उद्देश्य र आवश्यकताबारे प्रश्न पार्नु भएको थियो कार्यक्रममा राष्ट्रिय सहजकर्ता विष्णु चौबीले बाल अधिकार सम्बन्धी असंवैधानिक व्यवस्था बालमैत्री कार्यक्रमको अवधारणा अर्थपूर्ण बाल सहभागी सहभागिता बालमत्री स्थानीय सरकारको आवश्यकता लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो कार्यक्रम गलकुट नगरपालिका वडा नम्बर एघारका वडा अध्यक्ष दमर बहादुर श्रेष्ठको अध्यक्षता वडा सदस्य श्याम श्रेष्ठको स्वागत तथा वडा सचिव विनिसा पुनको सञ्चालनमा सम्पन्न भएको थियो मनोकामना बचत तथा ऋण सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ जिल्ला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 Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच सुरेश खत्री म्यानेजिङ डाइरेक्टर पेन्गोलिङ travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुट खबरमा छोटो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला शिवशेखर बौद्धेश्य सहकारी संस्थाले बागलुङ बजारमा सरसफाई गरेको छ सहकारीको बागलुङ शाखामा कार्यरत कर्मचारीहरूले बजारको सडक तथा चोकहरू सरसफाई गरेका हुन् वडा अध्यक्षहरूसँगको सहकारीमा सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य अभियान अन्तर्गत बजार सरसफाई गरिएको शाखा प्रबन्धक विष्णु भूषालले बताउनुभयो उनीहरूले बागलुङ नगरपालिका वडा नम्बर दुई र तिनमा पर्ने बजार क्षेत्र सरसफाई गरेका थिए मुख्य चोकहरूमा सहकारीले तीसवटा फोहोर फाल्ने बाल्टी समेत राखेको उहाँले बताउनुभयो सहरको सौन्दर्यताका लागि सबैको भूमिका हुने भन्दै एक दिने बजार सरसफाई कार्यक्रम गरिएको भूषालले बताउनुभयो चिसो बढेपछि ढोरपाटनको एक विद्यालय बन्द गरिएको छ बागलुङको ढोरपाटन नगरपालिका वार्ड नम्बर पाँच अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले पैँचालिस दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चक्र चकबहादुर अदैले जानकारी दिनुभयो हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय पैँचालिस दिन बन्द हुन्छ अदैले भन्नुभयो यो वर्ष फागुन दुई गतेसम्मका लागि बन्द गरेका छौँ चिसोका कारण पश्चिमी बाग्लुङको ढोरपाटन शिकार आरक्षित क्षेत्रको जीवनस्तर कष्टकर छ खोला तथा खोल्सा र धाराको पानी जम्न थालेपछि यहाँका स्थानीयलाई खानेपानीको समेत समस्या हुने गरेको अदयले बताउनुभयो ढोरपाटन शिकार आरक्षणमा आरक्षण क्षेत्रमा बस्ने स्थानीय घुम्ती बसाई सर्ने गरेका छन् वर्षाका समयमा खेतीपाती भेडा च्याङ्रा तथा गाईवसी लिएर लेक गएका स्थानीय चिसोमा बेसी झरेका छन् उनीहरू ढोरपाटनकै वडा नम्बर आठ र नौको बोङ्गे दोभान ओबोवाङ क्षेत्रमा झरेका हुन् लेकमा रहेका घरगोठ र पशु चौपाएको हेरचाहका लागि बसो बसेकाको जनजीवन कष्टकर रहेको नगर प्रमुख देवकुमार नेपाली बताउनुहुन्छ पानी नपरेकाले यसपालि ढुर्पाटन क्षेत्रमा अहिलेसम्म हिमपात भएको छैन तुसारो र सिरेठोले बिहान र बेलुकी कठिन बनाउने गरेको छ बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको प्राध्यापक अदय बताउनुहुन्छ बागलुङ र म्याग्दीको सीमा क्षेत्रमा बग्ने गुरगार खोला बिहानको समयमा जमेर सिसा जस्तै बन्ने गरेको रहेको छ जमेको खोलामा तस्बिर खिचाउन तस्बिरका पारकी खोला छेउ पुग्ने गरेका छन् राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले संसद विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताउनुभयो अदालतका विचारधीन विषयमा अन्य टिका टिप्पणी आएको भन्दै फैसला पूर्व टिका टिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो विश्वकै लामो दावी गरिएको नेपालकै सबैभन्दा लामो बागलुङ नगरपालिका वडा नम्बर एक रामरेखादेखि पर्वत जिल्लाको कुष्मा नगरपालिका वडा नम्बर एक अदुवाबारे जोड्ने झोलङ्गे पुलको उद्घाटन पछि बोल्दै तिमी सिन्हाले अदालतले संसद विघटन सडर गरे चुनावमा र बदर गरे संसदमा जानुको विकल्प नरहेको बताउनुभयो सायद शिलान्यास र उद्घाटन एकै कार्यकालमा हुने कुरा बिरले पाइन्छ धेरै स्थानमा ठेकेदारका कारण आयोजना अलपत्रै पर्दैछन् तिमिल सिन्हाले भन्नुभयो आफूले नै शिलान्यास गरेको पुल आफै उद्घाटन गर्न पाए नेपालमा समेत छिट्टै विकास गर्न सकिन्छ भन्ने उदाहरण यस पुललाई लिन सकिन्छ उहाँले निर्माण सम्झौता भन्दा दस महिना अगावै पुल सम्पन्न भएकोमा निर्माण कम्पनीले धन्यवाद समेत दिनुभयो काली गण्डकी नदीमाथि निर्माण गरेको उक्त पुल पाँच सय सडसठी मिटर लामो रहेको छ अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्गी पुल विश्वमै नभएको स्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पसलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्राउन सहयोग गर्ने बताउनु भयो कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव नारायण अर्याल पूर्वाधार विकास विभागका माग निर्देशक ईश्वरचन्द्र मराठा लुम्बिनी गार्डन फाउन्डेसनका गोविन्द श्रेष्ठ संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल निवर्तमान सङ्घीय सांसद डाक्टर सूर्य पाठक र नेपाली काङ्ग्रेस बागलुङका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रम बागलुङ नगरपालिका नगरका नगर प्रमुख जनकराज पौडेलको अध्यक्षता पुष्मा कुष्मा नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष देवेन्द्र सुविदीको स्वागत तथा नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो खबर खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक नेपाली काङ्ग्रेस गलकुट नगर समितिद्वारा विरोध सभा सम्पन्न ताराखोला गाउँपालिकालाई पूर्ण फसेट बक्सयुक्त गाउँपालिका बनाउने वेलनेसको घोषणा बालमैत्री स्थानीय शासन नीतिगत अवलोकन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम रिघामा सम्पन्न मनोकामना महिला बचत तथा ऋण सहकारीको आठौँ वार्षिक साधारण सभा सम्पन्न र शिवशिखर बहुद्देश्य सहकारीले गर्यो बागलुङ बजार सरसफाई बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलको उद्घाटन यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सिआइएनको साझा खबर आठ बजी नेपाल दर्पण सुन्न सक्नुहुनेछ हामी पनि स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार